सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घोडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरर्ष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 नामावलीमा त्रुटि सच्याउने र ठेगाना परिवर्तन गर्ने म्याद आज सकिँदैछ गाउँ विकास समिति र नगरपालिकाको कार्यालयमा टाँसीको नामावलीमा आफ्नो नाम भए नभएको यकिन गर्न र ठेगाना परिवर्तन गर्न आयोगले गएको मंगलबारदेखि आजसम्मको समय तोकेको हो नामावलीमा आफ्नो नाम भए नभएको यकिन गर्न त्रुटि भएमा सच्याउन आयोगले आग्रह गरेको छ आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार निर्वाचन आयोग र नामावली टाँस भएका कार्यालय आज पनि खुल्ला हुने भएकाले बेलुकासम्म नामावली सच्याउन र ठेगाना परिवर्तन गर्न सकिन्छ मङ्सिरसम्म नामावली भर्ने सबैको नाम वेबसाइटमा राखिसकेको र त्यसपछि दर्ता भएकाहरूको पनि राख्ने काम भइरहेको राईले बताउनुभयो वेबसाइटमा नाम नदेखिए पनि सम्बन्धित गाविस या ओडा कार्यालयमा टाँस भएको सूचना सूचीबाट आफ्नो नाम हेर्न सकिने उहाँको भनाइ छ सम्बन्धित गाविस वा नगरपालिकाको ओडा कार्यालयमा समेत नाम फेला नपरेमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा आयोगमा सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ सबै नामलाई एकीकृत गरी केही दिनभित्रै वेबसाइटमा राखिने प्रवक्ता राईले जानकारी दिनुभयो यस्तै दर्ता भएको कुनै नाममा दावी विरोध भए साउन चौध गतेसम्म आवश्यक प्रमाणसहित निवेदन दिन सकिने आयोगले जनाएको छ संविधान सभाको तयारी स्वरूप नेपाली कंग्रेसले आजबाट प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरू गरेको छ प्रत्येक जिल्लाबाट दुई दुई जना र विभिन्न भातृ संगठन र केन्द्रीय सदस्यहरू गरी करिब तीन सय जना सहभागी रहेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सभापति सुशील कोइरलाले उद्घाटन गर्नुभयो कंग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आगामी मंगिर चार गते हुने संविधान सभाको निर्वाचनलाई ध्यानमा राखी पचहत्तरै जिल्लामा दुई सय चालिस निर्वाचन क्षेत्रमा पार्टीको नीति तथा कार्यक्रमका बारेमा सुसूचित गर्न यो अभियान शुरू गरेको हो पर्सीसम्म चल्ने प्रशिक्षणमा समसामयिक राजनैतिक सवालहरूमा नेपाली कंग्रेसको दृष्टिकोण नेपाली कंग्रेस र अन्य दलबीचको भिन्नता तथा भावी निर्वाचन तयारी र नयाँ संविधानको विषयवस्तुका बारेमा सहभागीहरूले छलफल गर्नेछन् नेपाली कंग्रेसका महामन्त्री प्रकाश मानसिंहले चुनावी सरकार गठन गर्ने दलहरू नै चुनाव केन्द्रित हुन नसकेको आरोप लगाउनु भएको छ चुनावको मिति घोषणा भइसक्दा पनि त्यस अनुसारको वातावरण बनाउन नसकेको तथा चुनाव नहुने खालका अभिव्यक्ति दिँदै हिँडेको भन्दै उहाँले आपत्ति जनाउनुभयो गणेशमान सिंह केन्द्रले आज ललितपुरमा गरेको कार्यक्रममा नेता सिंहले नागरिकले चुनाव चाहे पनि दलहरूले चुनाव केन्द्रित कार्यक्रम गर्न नसकेकाले जनविश्वास बन्न नसकेको भन्दै विभिन्न वाहनामा उपचार हुन नसके कंग्रेस र मुलुकका लागि सह्य नहुने बताउनुभयो मंगिर चारमा चुनाव हुन नसके मुलुकका लागि ठूलो दुर्घटना हुने भन्दै उहाँले त्यसको सबै जिम्मेवारी सरकारमा बस्नेहरूले लिनुपर्ने बताउनुभयो नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेलले माओवादीलाई राजावादी भन्नेहरू भारतीय दलाल भएको बताउनु भएको छ सुनवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष गजरेलले सामन्ती राजतन्त्र विरुद्ध जनयुद्ध लडेर गणतन्त्र ल्याउने माओवादीलाई राजावादी भन्नेहरू भारतीय दलालहरू भएको बताउनु भयो माओवादी अन्तर्राष्ट्रिय ब्युरो प्रमुख समेत रहेका गजरेलले भारतीय विस्तारवाद र साम्राज्यवादको इसारामा चार मोर्चा बनेको उल्लेख गर्दै नोकरशाही फाँसीवादी सरकारले गरेको निर्वाचनमा माओवादी कुनै हातमा नजाने बताउनुभयो उता मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले राजालाई जेल हाल्नुपर्छ भन्ने अभिव्यक्ति दिनु गलत भएको बताउनु भएको छ मधेसी पत्रकार समाजले आज बेरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भट्टराईको अभिव्यक्ति र मानसिकताको उपज भएको बताउनुभयो पूर्व संचार मन्त्री यादवले कुनै पनि व्यक्ति विशेषले गणतन्त्रलाई खतरा पुर्याउने काम गरेको छ भने त्यो सही नहुने बताउँदै उसलाई प्रक्रिया अनुसार कारवाही हुनुपर्ने बताउनुभयो चुनाव जनताको चाहना भएको र देशले निकास पाउने भएकाले मङ्सिर चार गतिका लागि तोकेको दोस्रो संविधान सभाको निर्वाचनको विकल्प नभएको अध्यक्ष यादवको भनाइ छ चितवनको भरतपुर सरकारी अस्पतालमा बिरामीको चापका कारण भैमी राखेर उपचार गराउनुपर्ने बाध्यता भएको छ अस्पतालमा वार्डको क्षमताभन्दा बढी बिरामीहरू आएपछि उनीहरूको भूमिमा राखेर उपचार गराउन बाध्य भएको अस्पतालले जनाएको छ दैनिक पच्चिसजनासम्मलाई डिस्चार्ज गर्दा पनि ठाउँको अभाव रहेको अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो पानी परेको बेला बिरामीको संख्या कम हुने र पानी नपरेको बेला बिरामीको चाप अत्याधिक हुने अधिकारीको भनाइ छ बढी पैसा तिरेर उपचार गराउने क्याबिन समेत भरी भरिभराउ भएको उहाँको भनाइ छ तत्काल ज्वरो आउँदा आँतिएर धेरैजसो बिरामीहरू अस्पताल आउने गरेको अधिकारीले बताउनुभयो अस्पतालमा उपचारका लागि आएका बिरामीहरूको अवस्था सामान्य रहेको अधिकारीले जानकारी दिनुभयो चितवनमा उच्च ज्वरो र डेङ्गुले अघिल्लो वर्षमा प्रकोपको रूप लिएको थियो तर अहिले त्यस्तै अवस्था नरहेको अस्पतालले जनाएको छ उपचारका लागि आउनेहरूमा सरुवा रोगका बिरामी धेरै छन् भाइरल ज्वरो टाइफाइड आउँ जस्ता बिरामीको संख्या तेत्तिस प्रतिशत रहेको छ गर्मीको मौसम र पानी पर्ने रोकिने भइरहेकाले समस्या आउने भएकाले खानपानमा विशेष ध्यान दिन चिकित्सकहरूले सल्लाह दिएका छन् स्थानीय युवाहरूले रत्नगर तिनमा रहेको लौरे गोल तालको आज सरसफाई गरेका छन् न्यू सेन्चुरी युवा क्लबको अगुवाईमा तालको करिब दस कट्ठा क्षेत्रफल सरसफाई गरिएको हो युवाहरूले तालमा रहेको कर्कलो जलकुम्बी र कराते झार निकालेर फालेको क्लबका अध्यक्ष सूर्यमान तामाङले जानकारी दिनुभयो सिमसार र जमिन मुनिबाट मल फुट्ने भएकाले लौरी घोल रत्नगरको ऐतिहासिक महत्व बोकेको क्षेत्र हो धार्मिक पर्यटनको सम्भावना रहेको सो क्षेत्रमा रहेको ताल संरक्षणको अभावले वर्षदेखि अलपत्र परेको थियो ताल सरसफाई गरेर लौरी घोलको महत्व र तालको मल सुक्न नदिने युवाहरूले सरसफाई गरेको स्थानीय समाजसेवी शेषनाथ अधिकारी जानकारी दिनुभयो लौरी घोलको संरक्षणका लागि रत्नगर नगरपालिकाले बजेट छुट्याउने गरेको भए पनि लामो समयसम्म ताल सरसफाई हुन नसके रहेको उहाँले बताउनुभयो तीन बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको सो क्षेत्र परापूर्व कालमा विष्णु भगवानले पालेका गाईहरूलाई पानी खुवाउने ठाउँ रहेको किम्बदन्ती रहँदै आएको छ धादिङको धुसा गाविस छ भुवा भन्ज्याङमा गैराती मिनी ट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ छजना घाइते भएका छन् तरकारी पुरा र चरौतीबाट बुवा भन्ज्याङ फर्किँदै गरेको बा दुई ख पन्चानब्बे एकतिस नम्बरको मिनी ट्रक राति एघार बजीतिर सडकबाट तल खस्दा स्थानीय पचपन्न वर्षीय लीलानाथ श्रेष्ठको ज्यान गएको जोगीमारा प्रहरी चौकीका प्रमुख बालकृष्ण भट्टराईले जानकारी दिनुभयो घाइते मध्ये चारजनाको अवस्था गम्भीर छ गम्भीर घाइते ट्रक चालक राजविक भोजबहादुर श्रेष्ठ मनिषा छेत्री र लक्ष्मी श्रेष्ठलाई उपचारका लागि काठमाडौँ लगिएको छ अरू दुईजना घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ यसबीच दाङमा ट्र्याक्टर र पल्टिँदा एकजनाको ज्यान गएको छ घोराईबाट सिउजाका लागि छुटेको रा एक त आठ चार तिन नम्बरको ट्र्याक्टर गैराती सिउजा चारको खोलामा पल्टिँदा चालक घोराई छका जितबहादुर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ घोराईबाट इट्टा लिएर जाँदै गरेको ट्र्याक्टर गाईलाई बसाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ चुरे भाबर लोकतान्त्रिक पार्टीका अध्यक्ष भूमिराज निरोलालाई नेकपा माओवादीका कार्यकर्ताले कालोमोस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 Ratnanagar एक सौ राचोक चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच त्रिचालिस विदेशका समाचार उत्तर दक्षिण कोरियाले आज दुब्रामको साठीौं वार्षिक उत्सव मनाउँदैछन् वार्षिक उत्सवका अवसरमा उत्तर कोरियाले आज विशाल सैन्य परेड आयोजना गरेको छ मिसाइल मोबाइल लन्चर र ट्याङ्क लगायत अत्याधुनिक हतियारसहितका सैनिकले राजधानी पेङयाङमा परेड निकालेका छन् उत्तरले गएको हप्तादेखि नै र्याली तथा आतिशबाजी गर्दै आएको थियो युद्धविरामको वार्षिक उत्सवका अवसरमा दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हेले उत्तरले अर्को पक्षलाई उत्तेजित पार्ने खालका कुनै पनि गतिविधि गरे त्यसलाई स्वीकार गर्न नसकिने भन्दै आफहरू उत्तरसँग आपसी विश्वास अभिवृद्धिका लागि काम गर्ने बताउनु भएको छ वास्तविक परिवर्तन र प्रगतिको बाटोमा हिँड्न चाहने हो भने आणविक हतियारको विकास रोक्न उहाँले उत्तरसँग आग्रह पनि गर्नु भएको छ उत्तर र दक्षिण कोरिया बीच सन् उन्नाइस सय पचास जुन पच्चिसदेखि सुरु भएको युद्ध सन् उन्नाइस सय त्रिपन्न जुलाई सत्ताइस तारिकमा विरामसँगै टुङ्गिएको थियो त्यस तापनि दुवै पक्षबीच शत्रुतापूर्ण व्यवहार भए पनि एकअर्कामाथि आक्रमण भने गरेका छैनन् उता उत्तरी पाकिस्तानको एक व्यस्त बजारमा भएका दुई छुट्टा छुट्टै विस्फोटमा कम्तीमा उनान्चालिस जनाको ज्यान गएको छ अफगानिस्तानसँग सीमा जोडेको परासिनार सहरमा भएको उक्त विस्फोटमा एक सय भन्दा बढी मानिस घाइते भए भएका छन् रोइटर समाचार एजेन्सीका अनुसार दुईवटै बम विस्फोटका घटना दुई अलग अलग मस्जिदको नजिक भएका थिए उक्त शहरमा रहेका अस्पतालहरू सानो क्षमताको भएका कारण घाइतेहरूलाई राम्रोसँग उपचार गर्न नसकेको अधिकारीहरूले बताएका छन् खेल समाचार सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ खेल अपराह चार बजे दस रङ्गशालामा हुनेछ समूह अपराजित रहेको नेपाल बंगलादेशलाई जितेर उपाधि नजिक पुग्ने योजनामा छ नेपालले समूह चरणमा भुटानलाई सात शून्य र पाकिस्तानलाई तीन शून्यले हराएको थियो भने अफगानिस्तानसँग एक एकको बराबरी खेलेको थियो बङ्गलादेशले श्रीलङ्कालाई तीन एकले हराएको थियो भने भारतसँग दुई शून्यले हारेको थियो नेपाल समूह विजेता हो भने बङ्गलादेश सम बीको उपविजेता हो नेपाली टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले अरू टिमको तुलनामा बङ्गलादेश कमजोर टिम भए पनि उसका विरुद्ध आक्रमक रूपमा खेलेर फाइनल पुग्ने प्रयास रहने बताउनु भएको छ उता वेस्ट इन्डिज र पाकिस्तान बीचको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेट आज हुँदैछ पाँच एक दिवसीय क्रिकेटमा तीन एकले पराजित भएको वेस्ट इन्डिज एक दिवसीय क्रिकेटको बदला लिने प्रयास गर्नेछ पाकिस्तान पनि पहिलेकै फर्म दोहोऱ्याउन खोज्नेछ खेल नेपाली समय सा राति पौने बाह्र बजे सुरु हुनेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संविधान सभाको तयारी स्वरूप कंग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि शुरू मुख्य दलहरूले नै चुनाव केन्द्रित हुन नसकेको महामन्त्री सिंहको आरोप भरतपुर सरकारी अस्पतालमा बिरामीको चापका कारण भुइँमै राखेर उपचार गराउनुपर्ने बाध्यता रत्नगर तिरमा रहेको लौरी घोल तालको स्थानीय बारद्वारा सरसफाई उत्तर र दक्षिण कोरियाले युद्ध विराम गरेको आज साठी वर्ष पुरा आणविक हतियारको विकास रोक्न उत्तरलाई दक्षिण कोरियाको आग्रह र सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा नेपाल आज बङ्गलादेशसँग खेल्दै अवस्था दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज विदा भए नमस्कार